लाग्दैन अब मेरो बनानी भन्दिन जाऊ जाऊ सानो आफ्नै बाटो जाऊ म त तिम्रो नजुरेको मान्छे हो व्यर्थै सपना अब नदेखाऊ टिप्न नि सक्दैन देखाऊ भन्नु नराम्रो नभन्नु अरूसँग माया थियो नभन्नु जाऊ जाऊ सानो आफ्नै बाटो जाऊ म त तिम्रो नजुरेको मान्छे हो बेलुकै सपना अब नदेखाऊ No. आफ्नो आफ्नै बाटो जाऊ nag